एकानब्बे दशमलव छ मेघार्सको ध्वनि तरङ्गमा रेडियोभिजनमा हो यसै बेला कार्यक्रम मुक्तक मेला आउँछ नि भनेर हामीलाई पर्खेर बसिरहनु भएको तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरू सामु हामी उपस्थित भइसक्यौँ म मदन मण्डारी मलाई प्रविधि समिसनमा कविताजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार हामी एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा आउँछौँ र W W W dot Radio Vision dot com dot NP log in गरेर तपाईँले हामीलाई जुनसुकै बेला पनि जहाँबाट पनि संसारका हरेक कुनाबाट एकैसाथ सुन्न सक्नुहुन्छ हाम्रो कार्यक्रमको मजा लिन सक्नुहुन्छ सोचिरहेछु हुरी आउँछ या आँधी थाहा छैन सोचिरहेछु हुरी आउँछ या आँधी थाहा छैन त्यसपछि हार दिलाउँछ या उपाधि थाहा छैन यो अभावै अभावले यसरी सीमा नाकिदियो कि यसले सत्सम बनाउँछ या अपराधी थाहा छैन यसले सत्सम बनाउँछ या अपराधी थाहा छैन ओहो यो कसिलो मुक्त कमल सरोवरजीको धादिङ भूमेस्तान नौ गैरी गाउँ उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ कमल सरोवरजीका यिनै चुस्किला मुक्त आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहन्छु आजको बसाइमा पनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् सवाल चुपाप मुक्तक पनि छ मसँग मुक्तक यति मायाले तपाईँहरूले पठाउनु भएको छ नि म कार्यक्रममा ढिला नगरी सरसर्ती मुक्तक नै बोल्छु र सुरुमै क्षमा चाहन्छु म मैले आज लिएर आएको सबै मुक्तक वाचन गर्न सफल भइनँ भने अर्को साता बोल्नेछु तपाईँको मुक्तक हामीसँगै ल कार्यक्रममा म भने मुक्तक नै बोल्छु अब बनाई जीवन हिनामिना भौ तारिँदैछु बनाई जीवन हिनामिना भौ तारिँदैछु बगाउँदै खाडीमा पसिना पौ तारिँदैछु आफ्नै आँगनीमा नाचिरहने खुसी छाडी कस्तुरी चाहिँ खोज्दै बिना भौ तारिँदैछु कस्तुरी चाहिँ खोज्दै बिना भौ तारिँदैछु ओहो महेन्द्र केसीजीको यो मुक्तक बेसी सहर छ लमजुङ उहाँको घर हो बडो गजबको मुक्तक लेखेर पठाउनुभयो महेन्द्र केसीजीले अर्को मुक्तक छ श्रोता मसँग कमल पोगटी अन्जानजीको समस्याले घेर्दा रहेछन् दशा लाख्या बेला समस्याले घेर्दा रहेछन् दशा लाख्या बेला दर्शकले चाहिँ हेर्दा रहेछन् दशा लाग्या बेला पर्या बेला मचुतिरो भन्नेहरू पनि चेपारा चाहिँ रङ फेर्दा रहेछन् दशा लाग्या बेला चेपारा चाहिँ रङ फेर्दा रहेछन् दशा लाग्या बेला त्यस्तो है कमल बोगटी अन्जानजीको यो मुक्त कमल बोगटी अन्जान बर्दियाली भनेर लेख्नुभएको छ हाल उहाँ काठमाडौँमा हुनुहुन्छ नियमित रूपमा आउनुहुन्छ कमलजी पनि मिठा मिठा मुक्त खराबहरूको साथमा अर्को मुक्तक मसँग छ श्रोता प्रकाश पाठक योगीजीको जिन्दगी नै उथल पुथल भयो बैंस चढेपछि जिन्दगी नै उथल पुथल भयो भैँसो चढेपछि गालामा दारी ओठमाथि जुङ्गा बढेपछि न त निन्द्रा न त भोक लाग्नै छोडियो यहाँ सँगै पढ्ने केटी साथीमा नजर गढेपछि सँगै पढ्ने केटी साथीमा नजर गढेपछि आफ्नै कथा लेख्नुभएको कि स्कुले जीवनको कल्पना गरेर लेख्नुभएको थाहा भएन प्रकाश पाठक योगीजीको यो मुक्तक नानपा दस जगतपुर उहाँको घर हो हाल उहाँ चेन्नई भारतमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग गोविन्द विश्वकर्माजीको दिल जलेर धुवा उडेको आज सबै देखाउँछु दिल जलेर धुवा उडेको आज सबै देखाउँछु आँखामा कुवा फुटेको आज सबै देखाउँछु बिना आगो भित्र मनमुटु भुटिँदैछ हेर्नुहोला चुङडेर भुटेको भुआर उठेको आज सबै देखाउँछु दिल जलेर धुवा उडेको आज सबै देखाउँछु गोविन्द विश्वकर्मा दैलेख गमौडी सात सात खम्ब उहाँको घर हो हाल उहाँ गुजरात भारत बलासिनोरमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ राजन कार्कीजीको पुल खोलिन भ्रष्टाचारीले गरेको गन्थन देखियोस् पोल खोलिन भ्रष्टाचारीले गरेको गन्थन देखियोस् एक अर्कोमा भएको विवाद बाहिर झम देखियोस् कामभन्दा पनि धेरै भाषण तेर्स्याउने माननीयहरूले लुकाई छुपाई राखेको सबै त्यो कालो धन देखियोस् लुकाई छुपाई राखेको सबै त्यो कालो धन देखियोस् राजन कार्कीजीको यो मुक्तक मोरङ हरिचा उहाँको घर हो हाल उहाँ प्रवासमा हुनुहुन्छ अब पनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुनौँ होला मसँग विवश रिम्पुन मगर्जीको मुक्तक रहेको छ बर्दिया वंशगढी मैले सही भने होला बर्तिया वंशगढी उहाँको घर हो हाल सपनाले पुर्याएको देश मलेसिया भनेर आफ्नो ठेगाना लेख्नुभएको छ विवश रिमपुन मगर्जीको मुक्तक मुक्तक सँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता कहिले होला हाम्रो भेट देख्न मन लाग्छ कहिले होला हाम्रो भेट देख्न मन लाग्छ मनका खुरा भेटेरै भनौँ चाहिँ मलाई बाँच्छ दिनरात सपनीमा तिम्रै चल्को आउँदा न निन्छ न भोक यादले सताइरहेछ न निद छ न भोक यादले सताइरहेछ किन आउँछ तिम्रो एकान्तमा यति धेरै किन आउँछ तिम्रो या एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर आखा भरि जति खेरै तिम्रो याद तिम्रै तस्बिर आखा भरि जति खेरै किन आउँछ तिम्रो एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर आखाभरि जति खेरे विव श्री पुन मगर्जीका मुक्तकरबहरूसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो श्रोता रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हाल्समा आजको यो वसाइमा पनि म तपाईँहरूले नै पठाउनुभएका मुक्तकरबहरू लिइरहेको छु पाउ भेटियो अनि शिर भेटियो पाउ भेटियो अनि शिर भेटियो त्यति मात्रै होइन सिङ्गो शरीर भेटियो एक्सरे गर्न लगाउँदा अस्पतालमा मेरो मुटुमा तिम्रो तस्विर भेटियो मेरो मुटुमा तिम्रो तस्विर भेटियो यो मार्मिक मुक्तक मैले तपाईँहरू समक्ष राखेँ मेरुदण्ड राईजीको तिङ्ला तिन सोलुखुम्बु उहाँको घर हो मेरुदण्ड राईजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्याम किराँतीजीको ढल्छ भने ढलिरहोस् थोत्रो जिन्दगानी ढल्छ भने ढलिरहोस् थोत्रो जिन्दगानी बालुवामै चलिरहोस् थोत्रो जिन्दगानी के सोचेर आइयो हिजो के हुँदैछ आज कल्पनामै चलिरहोस् थोत्रो जिन्दगानी कल्पनामै चलिरहोस् थोत्रो जिन्दगानी श्याम किराँतीजी उदयपुर पञ्चावती चार नेपालटार उहाँको घर हो हाल मरुभूमिको आँगनबाट भनेर उहाँले मुक्तक लेखेर पठाउनु भएको छ एउटा असहज जिन्दगी एउटा निरस जिन्दगी उहाँले मुक्तकमा उतारेर पठाउनुभयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ एसएस साई ठकुरीजीको बिउ सुधार्नुहोस् राम्रो फल पाउन बिउ सुधार्नुहोस् राम्रो फल पाउन जिउ सुधार्नुहोस् धेरै बल पाउन देखि महलभित्र अँध्यारो छ भने प्रेम भित्र्याउनुहोस् झलमल पाउन प्रेम भित्र्याउनुहोस् झलमल पाउन हो है प्रेममा सबैभन्दा ठुलो शक्ति लुकेको हुन्छ एसएस साई ठकुरीजीको यो मुक्तक बाँके उहाँको घर हो हाल उहाँ इजरायलमा हुनुहुन्छ अर्को मुक्तक छ उहाँसँग श्रोता उमेश चन्दजीको हल्लाएर विदाईका हात छुट्नेहरू देखेँ हल्लाएर विदाईका हात छुट्नेहरू देखेँ जाँदा जाँदै खुसी सारा लुट्नेहरू देखेँ यस्तालाई पागल या त सत्य के पो भनौँ हलो अड्काई निर्दोष गुरु चुट्नेहरू देखेँ हलो अड्काई निर्दोष गुरु चुट्नेहरू देखेँ ओहो यो कचपको मुक्तक उमेश चन्दजीको पिपलेक रुखको मुहाको घर हो उमेश चन्दजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ दिनेश विश्वकर्माजीको थाहा छैन ठिक बनायो कि बेठिक बनायो थाहा छैन ठिक बनायो कि बेठिक बनायो तर बनाउन चाहिँ मलाई आधुनिक बनायो हिन्दू भएर पनि मन्दिरभित्र पस्न नदिएर हो यही समाजले मलाई नास्तिक बनायो थाहा छैन ठिक बनायो कि बेठिक बनायो एकछिन छातीमा हात राखेर आफैले आफैलाई सोध्नुपर्ने हो कि मुक्तकले यस्तै यस्तै भन्दैछ दिनेश विश्वकर्माजीको यो मुक्तक बुद्ध सिंह तिन नुवाकोट घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ हामी अझै चुकिरहेका छौँ कि कहीँ कहीँ भुल गरिरहेका छौँ कि केही केही दिनेश विश्वकर्माजीलाई धेरै धेरै धन्यवाद अर्को मुक्तक मसँग रहेको छ वीरेन्द्र सुवेदीजीको यसपालि तिम्रो गाउँ पसेर देखाउँछु ओहो यसपालि तिम्रो गाउँ पसेर देखाउँछु माया विरतीको डोरी कसेर देखाउँछु पुरोहित पण्डित बोलाइराख्नु आँगनीमा तिम्रो साथमा बेहुलो भनी बसेर देखाउँछु तिम्रो साथमा बेहुलो भनी बसेर देखाउँछु ओहो यो जोस यो जाँकर वीरेन्द्र सुवेदीजीलाई पलाएको छ बाह्र पाठ पाँच तर उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ अब पनि श्रोता म अर्को मुक्तक लिनेछु मसँग मुक्तक छ दीपक धामीजीको मैले तिम्रो दिल चोरी भागे के गर्छौ मैले तिम्रो दिल चोरी भागे के गर्छौ त्यो मनबाट अन्तै बाटो लागे के गर्छौ माग्नेहरूलाई दिने तिम्रो चलन छरे, बना कसैले तिमीबाट मलाई मागे के गर्छौ बन कसैले तिमीबाट मलाई मागे के गर्छौ प्रियसीलाई प्रश्न यसरी सोध्दै हुनुहुन्थ्यो दिपक धामीजी कैलालीबाट अब नि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक सौगात उप्रेतीजीको रहेको छ दमक एघार झापा उहाँको घर हो सौगात उप्रेतीजीले सम्भवतः पहिलोपटक हामीलाई लेखेर पठाउनुभयो चार हरफ मुक्तक सौगात उप्रेजीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई फुलसरी तिम्रो लागि फुल्न मिल्ने भए फुलसरी तिम्रो लागि फुल्न मिल्ने भए तिम्रै छेउमा भमरा चाहिँ डुल्न मिल्ने भए बस्ने होला म पनि तिम्रो दिलभित्र तँ दिलको ढोका मेरा लागि खुल्न मिल्ने भए तँ दिलको ढोका मेरा लागि खुल्न मिल्ने भए तिम्रो मनको मैदान कार्यक्रम पुस्तक मेला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल सौगात उप्रेतीजीका मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनको कार्य मुक्तक मालामा तपाईँ मुक्तक माला नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै पनि छुट्यो भने तपाईँले मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुकप्रकाश अनलाइन साहित्यिक पत्रिकाको वेबसाइट डब्लुडब्लुडब्लु डट भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अब नै श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तकको यो पालाको सवाल जवाफ मुक्तक हामीलाई केसी नयनजी र गङ्गाराम फुयल मालाइजीले संयुक्त रूपमा लेखेर पठाउनु भएको छ रामकेशी नयनजीको घर तनहुँ राईपुर भुस्नापुर हो भने गङ्गाराम फुएल मालदाईजीको घर विश्वनाथ चाराली असम हो र आज मलाई सवाल जवाफ मुक्तकमा अच्युत सुवेदीजी साथ दिनको निमित्त आउनुभएको छ थोरै अस्वस्थ हुनुहुन्छ उहाँ मेरो आवाज तपाईँहरूले सुनिरहनु भएको छ म पनि थोरै अस्वस्थ छु हामी दुवैजना सँगसँगै आवाजमा आवाज मिलाउनेछौँ अबको क्रममा तपाईँले गङ्गाराम फुएल मालदाईजीका सवाल जवाफ मुक्तकमा अच्युत सुवेदीजीको स्वर सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर रामकेसी नयनजीका मुक्त खरबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ गङ्गाराम फुएल मालदाईजीबाट चिटिक्क अनुहार खैरो सिल्की कपाल मनपर्छ चिटिक्क अनुहार खैरो सिल्की कपाल मनपर्छ मायालु हेराई गाजलु आँखा झन बबाल मनपर्छ क्याडबरी जस्तै ओठ पातलो छ कम्मर उनको हो राम्री सिन मलाई त उनको जिउडाल मनपर्छ हो राम्री सिन मलाई त उनको जिउडाल मनपर्छ सुख दुःख सबै कुरा थापाकी पाकी खोज भाइ सुख दुःख सबै कुरा थापाकी पाकी खोज भाइ गाउँले भेष गुन्यु चोली लगाकी खोज भाइ सुनेको छु यस्ता नारी लक्षिन कि हुन्छन् रे नाकको छेउ सानो कोठी आँखी खोज भाइ नाकको छेउ सानो कोठी आँखी खोज भाइ अरू चाहिँदैन दादा मलाई मेरी सानी चाहिन्छ अरू चाहिँदैन दादा मलाई मेरी सानी चाहिन्छ मेरो हृदयमा राज गरेकी मेरी रानी चाहिन्छ यदि उसलाई त्याग्नु पर्यो भने बाँच्दिन होला उनको मायालो चुम्बन हातको सिरानी चाहिन्छ उनको मायालो चुम्बन अनि हातको सिरानी चाहिन्छ अहिले नआत्तिनु ज्ञानी र बुद्धिमानी भेट्छौ तिमीले अहिले नआत्तिनु ज्ञानी र बुद्धिमानी भेट्छौ तिमीले जसमा असल चरित्र असल आनी बानी भेट्छौ तिमीले तिमीले असल बन पढ लेख नत्र केही कमाउ जमाऊ अरे त्यसपछि यस्ता केटी छानी छानी भेट्छौ तिमीले अरे त्यसपछि यस्ता केटी छानी छानी भेट्छौ तिमीले कुरा त एकदम ठिक हो म धेरै पढ्नेछु दादा कुरा त एकदम ठिक हो म धेरै पढ्नेछु दादा गाउँघरमा बसेर भए नि म कर्म गर्नेछु दादा अचेल निकै पढे पनि जागिर पाइन्न भन्छन् गाउँ छाडेर म पनि खाडीतिरै झर्नेछु दादा गाउँ छाडेर म पनि खाडीतिरै झर्नेछु दादा बाबु सहज कहाँ छ र मुगलानको खाडीमा पनि बाबु सहज कहाँ छ र मुगलानको खाडीमा पनि कर्म गर त्यस्तै अर्जिन्छ देशको झाडीमा पनि कर्म सबै समान हुन् सम्मान गर्न सिक्नुपर्छ हेर बरु टिन फलाम बेच्छ सुनको भाउ कबाडीमा पनि बरु टिन फलाम बेच्छ सुनको भाउ कबाडीमा पनि यहाँ मान्छेहरूले मान्छेलाई गर्न छाडेका छन् यहाँ मान्छेहरूले मान्छेलाई गन्न छाडेका छन् हो आफन्तले पनि आफ्नो हो भन्न छाडेका छन् यो स्वार्थी समाजमा कसरी खै टिकुला र दादा अचेल मान्छेहरू त इमान्दारी बन्न छाडेका छन् अचेल मान्छेहरू त इमान्दारी बन्न छाडेका छन् अरे यहाँ कसले पो कसलाई गन्छ वास्ता नगर अरे यहाँ कसले पो कसलाई गन्छ वास्ता नगर आफ्नो ठिकै छ जो पराई बन्छ वास्ता नगर बस आफू खाऊ परिवारलाई बोको नराखेस् तिमीलाई यो दुनियाँले भन्छ वास्ता नगर तिमीलाई यो दुनियाँले भन्छ वास्ता नगर जुन भन्दा पनि मलाई तारा मनपर्छ जुन भन्दा पनि मलाई तारा मनपर्छ आफूभन्दा यो दुनियाँ सारा मनपर्छ हो दादा खान्छु खुवाउँछु यतै रमाएर गाउँमै उनले जिस्क्याउने पारा मनपर्छ गाउँमै उनले जिस्क्याउने पारा मनपर्छ तिमी बुझ्नेछौ अब समाजको मियो हुनुपर्छ तिमी बुझ्नेछौ अब समाजको मियो हुनुपर्छ सक्छौ समाज सुधार्न आँट बलियो हुनुपर्छ केही यस्तो गर कि अनुसरण गरून् युवा तिम्रो आफू जलेर अरूलाई ज्योति दिने दियो हुनुपर्छ आफू जलेर अरूलाई ज्योति दिने दियो हुनुपर्छ दादा ज्ञानी मान्छेका कुरा मान्नेछु मैले दादा ज्ञानी मान्छेका कुरा मान्नेछु मैले सुझाव पाएँ भने धेरै कुरा जान्नेछु मैले हो आउँदो पिँढीले अनुसरण गरून् भनेर साँच्चै परिश्रमलाई नै ठुलो ठान्नेछु मैले साँच्चै परिश्रमलाई नै ठुलो ठान्नेछु मैले सकुशल होला नि बाबु गाउँघरमा सबैलाई सकुशल होला नि बाबु गाउँघरमा सबैलाई र मेरो प्रणाम सुनाइदिनु सरदरमा सबैलाई हरेक कदम चाल्नु पहिले सोच विचार गर्नु है जोबन धान्न गाह्रो वैंशको लहरमा सबैलाई जोबन धान्न गाह्रो वैंशको लहरमा सबैलाई कहिले आउँछ नयन भनी बाबा सोधिराख्नुहुन्छ कहिले आउँछ नयन भनी बाबा सोधिराख्नुहुन्छ आमा त झन् फोन लगान हो भनेरै थाक्नुहुन्छ दादा म त होस गरौँला कदम चाल्नलाई यहाँ राम्री बुहारी चाहियो भन्दै भाउजू भाग्नुहुन्छ राम्री बुहारी चाहियो भन्दै भाउजू भाग्नुहुन्छ बाबा आमालाई छिट्टै दादा आउँछ भनिदिनु बाबा आमालाई छिट्टै दादा आउँछ भनिदिनु सकेसम्म वैशाखमा छुट्टी मिलाउँछ भनिदिनु बिचारा उहाँहरूलाई सहारा चाहिएको छ यसपालि त नौमती भाषा बजाउँछ भनिदिनु यसपालि त नौमती भाषा बजाउँछ भनिदिनु खुसी हुनुहुन्छ बाबा नयन घर फर्किएको सुनेर खुसी हुनुहुन्छ बाबा नयन घर फर्किएको सुनेर छोराको आड पाउँदा दुश्मनहरू तर्किएको सुनेर हो आमाको मुहारमा खुसी हुनेछ आँखामा आँसु र पञ्चे बाजाले गाउँ बस्ती थर्किएको सुनेर पञ्चे बाजाले गाउँ बस्ती थर्किएको सुनेर बुढो बाबाको अनुहार सम्झिँदा आँसु सर्छ बुढो बाबाको अनुहार सम्झिँदा आँसु सर्छ बाबु स्वदेशी परिवार सम्झिँदा आँसु झर्छ तिमीलाई त्यति थाहा छैन हेर परदेशको पीडा आमाले बनाएको अचार सम्झिँदा आँसु झर्छ आमाले बनाएको अचार सम्झिँदा आँसु झर्छ सहर छोडेर अब गाउँतिर झर्नु है दादा सहर छोडेर अब गाउँतिर झर्नु है दादा हजुर खेती पनि हामीसँगै गर्नु है दादा सम्पत्ति कमाऊ गाउँमै धान खेती गरौँला खेतमै जोतौँला यहाँ खोली तर्नु है दादा खेतमै जोतौँला यहाँ खोली तर्नु है दादा धेरै भयो परदेशको बसाइ अब केही गर्नु छ धेरै भयो परदेशको बसाइ अब केही गर्नु छ स्वदेशमै हामी दाजुभाइ अब केही गर्नु छ सक्ने जति तिमीले गर सक्ने जति म गर्छु साथ र हातमा हात समाई अब केही गर्नु छ साथ र हातमा हात समाई अब केही गर्नु छ चाली लड्छौ बढ्छौ देशको निम्ति उठ्छौ मुक्तिका लागि जुझी रहने प्राण गरेर उठ्छौ मुठी उचाली लड्छौ बढ्छौ देशको निम्ति उठ्छौ मुक्तिका लागि जुझी रहने प्राण गरेर उठ्छौ चाली हिमालको काखबाट औरव गर्दै भन्छौ को सपना जस्तै सुन्दर देश बनाउँछौ उच्च हिमालको काखबाट गौरव गर्दै भन्छौ वीरहरूको सपना जस्तै सुन्दर देश बनाउँछौ बिहानीको किरण बोकेर आहा गाउँ गाउँ र बस्तीहरू मरमाउँछौ पानीको किरण बोकेर आहा गाउँ गाउँ र बस्तीहरू मदमाउँछौ मुठी उचाली लड्छौ बढ्छौ देशको निम्ति उठ्छौ आहा मुक्तिका लागि जुझिरहने प्राण गरेर उठ्छौ मुठी उचाली नेपाल हो कि हामी भन्छौँ हजार वर्ष लागोस् शिखरमा पुगी छाड्छौँ सागर जस्तो विशाल छाती हो कि हामी भन्छौँ हजार वर्ष लागोस् शिखरमा पुगी छाड्छौँ नौलो संसार निर्माण गर्नलाई चट्टान जस्तै दृढ हुन्छौ नौलो संसार निर्माण गर्नलाई आहा चट्टान जस्तै दृढ हुन्छौ मुठी उचाली तनहुका मुक्तकार रामकेशी नयनजी र असमका मुक्तकार गङ्गाराम फुयल मालदाईजी बीचको सवाल जवाफ मुक्तकसँगै यो गीत तपाईँले श्रोता सुन्नुभयो कार्यक्रममा आज पनि म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु भन्नुहोस् त हजुर यी दुईमा कुन रोज्नुहुन्छ भन्नुहोस् त हजुर यी दुईमा कुन रोज्नुहुन्छ चम्किलो झुन अनि भुइँमा कुन रोज्नुहुन्छ राख्नेले दुई मात्रै विकल्प राखिदियो भने आमाको काख बाको भुइँमा कुन रोज्नुहुन्छ आमाको काख बाघ भुइँमा कुन रोज्नुहुन्छ वाह यो मुक्तक नगेन्द्र नेउपानेजीको गौरा दहतिएर झापा उहाँको घर हो बडो गजबको बडो दामी मुक्तक लेख्नुहुन्छ नगेन्द्र गौरा गौराद झापाबाट आउँदै गर्नुहुन्छ हामीहरू समक्ष यसरी नै अर्को मुक्तक मसँग छ श्रोता देवेन्द्र दर्पण दङ्गाली बुढाथोकीजीको दुःख लाग्छ दुनियाँ सारालाई देखेर दुःख लाग्छ दुनियाँ सारालाई देखेर अहम्ता त्यो घमण्डी पारालाई देखेर दया धर्म मनमा हुन्न कि के हो उनको असहाय अपाङ्गति विचारालाई देखेर असहाय अपाङ्गति विचारालाई देखेर देवेन्द्र दर्पण दङ्गाली विडाथोकिजी घोराई एघार शुभकामना टोल दाङका मुक्तकार हाल मरूभूमिको बगरबाट भनेर मुक्तक लेखेर पठाउनुभयो मनसुने मुक्तक लेखेर पठाउनुभयो अर्को मुक्तक छ मसँग श्रोता राज गोर्खाली प्रकाश भट्टजीको मठ बनाउनु छ यहाँ मन्दिर बनाउनु छ मठ बनाउनु छ यहाँ मन्दिर बनाउनु छ टाढा भए सम्झन तिम्रो तस्बिर बनाउनु छ भापीले लेख्यो खै कसले पो देखियो हाँसी खुसी राख्न तिमलाई तकदिर बनाउनु छ टाढा भए सम्झन तिम्रो तस्बिर बनाउनु छ राज गोर्खाली प्रकाश भट्टजी सुनौलो माटो कालीबोट गोर्खाका मुक्तक मन हाल जापानमा हुनुहुन्छ पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष यसरी उहाँ आउनुभएको अर्को मुक्तक आशिष खनालजीको श्रोता मसँग रहेको छ आमा बाको भिजेको परेली ओभानु बनाउन हो आमा बाको भिजेको परेली ओभानु बनाउन हो आफू खुकुरी पनि शत्रुलाई अचानु बनाउन हो हो आज मैले राहदानी बनाउने निर्णय गरेको वर्षायाममा नछुहिने टिनको छानु बनाउन हो वर्षायाममा नछुहिने टिनको छानु बनाउन हो आहा यो मनै लुट्ने मुक्तक आशिष खनालजीको खन्द नौ आरु बुट्टा अर्घखाँची उहाँको घर हो हाल उहाँ स्वयम्भूमा हुनुहुन्छ आशिष खनालजीसँग सँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ दुखेको मुटुको उहाँले दुखेको मुटु भनेर आफ्नो नाम राख्नुभएको छ मैले तिमीलाई सुनको उपहार दिन सकिनँ मैले तिमीलाई सुनको उपहार दिन सकिनँ झुपडीमा बस्ने मान्छे दरबार दिन सकिनँ मबाट टाढिएको तिमी साँच्चै कारण के थियो उसले जस्तै सधैँ मैले नोट हजार दिन सकिनँ झुपडीमा बस्ने मान्छे दरबार दिन सकिनँ ओहो दुखेको मुटु मङ्गल सिन एघार आसाम घर हाल मुम्बई भारतबाट यसरी आउनुभयो हामीहरू समक्ष अब नै श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक दिपदर्शन ढकालजीको रहेको छ कैलाली उहाँको घर हो दिपदर्शन ढकालजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मलाई सास फेर्न पनि कठिन हुन्छ तिमी बिना मलाई सास फेर्न पनि कठिन हुन्छ तिमी बिना मन भयभीत अनुहार मलिन हुन्छ तिमी बिना दीपको आँखाको रोशनी बनेर बसेकी छौ तिमी न रात उछ्यालो हुन्छ न दिन हुन्छ तिमी बिना न रात उछ्यालो हुन्छ न दिन हुन्छ तिमी बिना मेरो सास हौ तिमी मेरो धडकन जीवन हौ तिमी तस्बिर कोरेकी छु मेरो मुख सुन ढकालजीको मुक्त खराबहरूसँगै यो गीत तपाईँले श्रोता सुन्नुभयो कार्यक्रम मुक्तक मेलामा रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा तपाईँहरूले पठाउनुभएका यस्तै मिठा रसिला कसिला फुर्तिला मुक्त खराबहरू कार्यक्रममा लिँदा लिँदै आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लाग्यो तपाईँलाई पनि कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मन भयो भने हामीलाई सम्झन सक्नुहुन्छ श्रोता Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तक माला भनेर सामाजिक सञ्जाल फेसबुकमा गएर सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यही गएर मुक्तकरबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समेसनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि धेरै धेरै धन्यवाद त्यस्तै आफू अस्वस्थ रहँदा रहँदै म अस्वस्थ मान्छेलाई साथ दिनुभयो सवाल जवाफमा अचित सुवेदीजीलाई पनि धेरै धेरै धन्यवाद अर्को साता कार्यक्रम मुक्तक मालामा पुनः भेट्ने बाचा गर्दै आजलाई भने छुट्छु श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् नमस्कार शुभरात्रि जय मुक्त समाता समा